सन्नानीको गालैमा कालो कोठी रहेछ नजर नै तिरमिर गराउने झिमझिम गर्ने परेलीमा पानी परेछ मोती दाना आँसु झल्काउने सन्नानीको गालैमा कालो कोठी रहेछ नजर नै तिर्ने गराउने भगैलै जाउँ भनेदेखि खुसी गर्छन् हेरा जाऊ लैजाउँ भनेदेखि खिसी गर्छन् हेर कति कुरी बस्नु मैले नगर नभेर झिमझिम गर्ने परेलीमा पानी परेछ मोती दाना आँसु झल्काउने सन्नानीको गालैमा कालो छ नजर में तिरमिर गरौने धेरै कुर्दा केसा फुल्छ तिरै मात्र बढ्छ धेरै कुर्दा केसा फुल्छ तिरै मात्र गर्छ गुराँसे यो जोबङ हाम्रो व्यर्थै भुइँमा झर्छ झिमझिम गर्ने परेलीमा पानी परे छ मोती दाना आँसु झल्काउने सन्नानीको गालैमा कालो कोठी रहेछ नजरले तिरमिर गए नजर ने तिरमिरगरों नजर ने तिरमिरगरों ने